Strappy Cobalt. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा नेकपा माले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने निर्णयको विरुद्धमा आज पूर्वी चितवनको रत्नगरमा एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ नेकपा माले नगर कमिटीले बिहान सात बजेदेखि सुरु गरेको सडक अवरुद्ध अहिले केही बेर पछिसम्म जारी रहने बताइएको छ कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेपछि चर्को आलोचना भइरहेका बेला नेकपा माले पनि विरोध स्वरूप आज एक घन्टा चक्काजाम गरेको माले रत्नगरका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो कार्की भ्रष्ट र प्रतिगमनका नायके भन्दै संवैधानिक परिषदले अख्तियार प्रमुखमा नियुक्त गर्न सिफारिस गरेपछि चौतर्फी विरोध हुँदै आएको छ खबर पूर्वी चितवनको वीरेन्द्रनगरमा गैराती बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा चितवनको भण्डारा दुईका सत्तालिस वर्षीय पूर्ण बेक र भण्डारा सात बेल्टियाका पचास वर्षीय सुकराम चौधरी रहेको इलाका प्रहरीकारले भण्डाराका प्रहरी नायब निरीक्षक लालकाजी श्रेष्ठले जानकारी दिनुभयो प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत वरेन्द्रनगरको खुरखुरेमा नेपालगञ्ज जान आउँदै गरेको ना तिन ख सात नौ छ एक नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना एघार प पैँतालिस तेइस नम्बरको मोटरसाइकल राति दस बजीतिर ठक्कर दिएको थियो बसको ठक्करबाट घाइते भएका दुवैजनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् ट्राफिक खबर चितवन र तनौ जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत मुगलिनको पुलमा बिछाइएको फलामे पाता उब्किएपछि सवारी सदन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् पुलमाथि गरेको कालोपत्रे काम नलागेर पाल पर्न थालेपछि पाता ओछ्याएर सवारी साधन चलाउन सक्ने व्यवस्था गरिएको थियो भारी सवारी साधन चल्ने बनाएको लामो समय भएपछि पुल भत्केको सवारी साधन चल्ने भागको मर्मत गरी फलामी पाता बिछाइएको केही महिनादेखि नै उब्किन थालेको थियो पाता अड्याउनका लागि कसेको नट उब्किएपछि पाता उब्किएको हो उब्किएको पाता कस्दै राखे पनि त्यहाँ प्रयोग गरिएको नट बल्टुले भार थान नसक्ने भएपछि पाता उप्किएको जानकारी दिँदै पुल आयोजना कार्यालय काठमाडौँका सिनियर इन्जिनियर नरिसमान स्वाकीय भन्नुहुन्छ त्यहाँ प्रयोग गरिएको नट बल्टु बाह्र एमएमको छ त्यसले भार धान्न सक्दैन पाता हाल्ने समयमा भार धान्न सक्छ भनेर हालिएको थियो त्यसले काम गरेन पुलमा गुड्ने सवारी साधनको भारलाई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 भए नमस्कार Sangka lagi suno azra